माटी माटी गुम्बाको पानीले फनाना सौरीको नाउँ सानी साह्रै नै पिरो रहेछ अनि लेखको जिरे खोर्सानी साह्रै नै पिरो रहेछ अनि नक्कली साउनीको अनेक स्वाङ त्यसमाथि रक्सी तुम्बार छ्याङ नक्कली साउनीको अनेक स्वाङ त्यसमाथि रक्सी तुम्बार छ्याङ नखानु पानी तम्बाको त्यो पारिपट्टि भट्टीको हड्डीको साउनी क्या राम्री विरतीका सुकी भनाना हड्डीको साउनी क्या राम्री विरतीका सुकी भनाना नखानु पानी तम्बाको झुपारीपट्टि भट्टीको नखानु पानी तम्बाको पटी भट्टीको तम्बाको पानीले फनाना साउनीको नाउकी थापाको पानीले फनाना साउनीको नाउँ के हो भनाना भट्टीको साउनी क्यारामले तिरती गाँसौ कि भनाना भट्टीको साउनी